सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाइको लोक भाका कार्यक्रम रोजाइमा लोक भाकामा मनभरिकै भए हेलो डार्लिङ है भना नत्र मलाई नै भना कस्तो कस्तो भएको छ म त भन्छु ए हजुर बरु धोप हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्पण खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोक भाका नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोकभाकाको एउटा नवीनतम श्रृङ्खलामा कार्यक्रम रोजाइमा लोकभाकाको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कृषिबाट पनि मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक संगीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ बिहिबार र मङ्गलबारको बसाइमा हामी उपस्थित हुने गर्छौँ र आजको यो बिहिबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ अपरान्ह चार बजेको अर्पण खबर खबरपछि सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम रुचाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोज्न सक्नुहुनेछ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर हेलो हो सरुजी अलिकति तपाईँको आवाज चाहिँ मैले सानो सुनिरहेको थिएँ त्यही भएर नि हाम्रो त भइसक्यो अनि तपाईँको तपाईँको नि भइसक्यो हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ आज कुन भाका रोज्ने हुन्छ सरुजी के कसको लागि आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छ सरुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छ नमस्कार हुन्छ सानो नाइ सानो छोड्छु नभन मुटुमा छ मेरो मुटुमा छ मेरो आफ्नो भन्नु तिमी नै हौ मेरो हुन्छ यो मन के नाइ सानो न सानो छोड्छु नभए तिमीलाई नाइ बाबा नाइ बाबा छोड्छु नभए छोडको दिन रोकिनुहुन्छ ढुकढुकी हुन्छ यो मना हुन्छ यो मना निकै नै रमाइलो लोकपुरी भाका थियो पदमपुरबाट आउनुहुने सर्वाधिकारीले रोजेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लुकदोहोरी भाका रोज्न चाहनुहुन्छ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ भन्ने यो आशा अनि विश्वास राखेको छु तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने फटाफट दुईवटा टेलिफोन नम्बर डायल गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार बिहिबारको आजको बसाइमा पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब हामी पाँच बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा र तपाईँलाई पनि आफूलाई मनपर्ने लोक भाका रोज्न मन लागेको छ आफ्ना साथीभाइ इष्टमित्रलाई सुनाउन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका पाठकका रोज्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाका जहाँ तै बसेर सुनिराख्नु भएको छ होला कोही मित्रहरू खाजा खान लाग्दै हुनुहुन्छ होला कोही मित्रहरू खाजा खाइसके भ्याएर पनि कार्यक्रम रोजाइमा लोक भाका के बसाइ सुनिराख्नु भएको छ होला तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र प्राविधिक मित्रमा अलिकति थोरै गडबडी देखाएको छ जस्तो छ कुराकानी आफू मात्रै गर्छ र भित्र भने पठाउँदै पठाउँदैन कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु कोही मित्र हुनुहुन्छ अरे फेरि गइसक्नु भयो अरे आज प्राविधिक मित्रमा थोरै गडबडी देखाइराखेको छ कोही मित्रहरू आउनुहुन्छ फेरि बिचै बिचैबाट जानुहुन्छ र कुराकानी गर्ने जमर्को त गरिराखेको छु म तपाईँहरूसँग तर पनि कुराकानी हुन सकिराखेको छैन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका राख्छु हाम्रै रोजाइको र त्यसपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ नै सक्दिन पागलै हुन्छौ म जुनी जुनी तिमीलाई यो दिलमा मैले सजाए मैले नै सक्दिन हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो पाँच छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी जेठो र माइलो त कोरिया बगेर धमाधम पैसा पठाउन थाले एक हजार तपाईँले खोरक सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र परासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चोक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चोक चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस वाह यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो युन्दा यो नटी कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने यहाँको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस वेबसाइट डब्लु डब्लु मनोरञ्जन केन्द्र पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोक कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँले नै रोज्नुभएका तपाईँले नै वनपाखा गर्दा गुनगुनाउनु गुनगुनाउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर पुऱ्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जमाउन सक्नुहुनेछ र कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँले नै रोज्नुभएका लुकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ र आफ्ना आफन्त घर परिवारहरूलाई पनि सम्झिन सक्नुहुनेछ कार्यक्रममा सहभागी भएर र सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु W W W dot radio Arpan dot com dot NP log on गरेर र कार्यक्रम रोजाइमा लोक भाका साताको दुई दिन आउने गर्छ मङ्गलबार र बिहिबार आजको यो बिहिबार पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ र त्यहाँबाट हामी बिदा भएर जान्छौँ र तपाईँकै सम्झना सन्देशहरू पनि लिन्छौँ र तपाईँले नै रोज्नुभएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ किनभने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र अब भने हामी कार्यक्रममा जाउँ एकजना साथीलाई लिन्छौँ भने कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर फेरि गइसक्नु भइरहेछ साथीहरू आउनु भएको छ जिस्काइरहनु मात्रै भइरहेको छ फेरि जानुहुन्छ र केही छैन कार्यक्रममा कुराकानी गर्दा गर्दै आजको कार्यक्रमबाट चाहिँ बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिकमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र कति मित्रहरू टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि बिचैमा जानुभयो केही छैन अर्को हप्ताको रोजाइमा लोकभाकाको बसाइमा तपाईँ हाम्रो कुराकानी हुने नै छ र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्रलाई पनि धेरै धेरै धन्यवाद भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पदमपुरबाट सर अधिकारीले मात्रै फोन गर्नुभएको थियो आज उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस मगर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायबाट उचित पर्छ एउटा मिठो लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै रुखो रूपले होस् पनि हारायो मार्ने जस भयो फुल फुलेर पायाले भयो आधी जोबन हाँसखेलमै गयो आधी जोबन भयालै भयो होस पनि हरायो आफै मार्ने जस पनि हरायो फुल फुलेर पायाले भयो फुल फुलेर पायाले भयो आधी जोबन हाँसखेलमै गयो आधी जोबन मायालाई भयो फुल फुलेर पायाले भयो आधी जोबन हाँसखेलमै गयो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिनद्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो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 नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी चिया चाहिँ साह्रै मिठो बनाउँछन् है यी गोकर्ण बाबुले तारिफको लागि धन्यवाद छ है डिलिराम काका अँ साँच्ची घर बनाउन लाग्नु भएको छ क्यारे तर हाम्रो काकालाई केही चिन्ता छैन चिन्ता होस् पनि किन घर निर्माणका सम्पूर्ण सामग्रीहरू आचार्य हार्डवेयरलाई जिम्मा दिएको छु नि त बलियो भर पर्दो अनि सुरक्षित घर निर्माणको लागि चाहिने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ साथै Panchakanya steel bridge Siddhartha Trishakti cement Aarti जस्ता पाता र बिएसटी जस्ता पाताको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ साथै हामी कहाँ टोयलेट बाथरुमका फिटिङ सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ सम्पर्क आचार्य हार्डवेयर रत्नगर आठ बकुलहर रेडियो अर्पणको अगाडि proprietor Upendra Sharma phone number शून्य छपन्न पाँच बैसठी आठ सय बिस पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू यी लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौ कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य प्राचार्य एवं विद्यालय परिवार अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न